घर नुवाकोट त्रिशुली हो हामी दुई दाजुभाइ थियौँ म कान्छु थिएँ र म भन्दा माथि मेरो दाजु हामी दाजुभाइ एकदमै मिल्थ्यौँ हामी साथीभाइ जस्तै थियौँ जे गर्दा पनि हामी साथीभाइ जस्तै हिँड्थ्यौँ र एकदमै मिल्थ्यौँ दाजुभाइ भएपछि डाँड रक्सी खान पनि साथी नै चाहिँदैन थियो हामी बहुत खान्थ्यौँ म अठार वर्ष पुगेको थिएँ त्यो बेला र मभन्दा दाजु तिन वर्षले जेठो थियो म कहिले काठमाडौँतिर कमाउन कहिले घुम्न पनि जान्थेँ र कहिले घरमै हुन्थे दाजु भने प्रायःजसो काठमाडौँतिरै बस्न थाले यसरी कहिले काठमाडौँ कहिले घर हुँदा हुँदा म एक दिन घरमा थिएँ दाजुले काठमाडौँबाट मलाई फोन गर्यो ओइ म भाउजू लिएर आउँदैछु भनिदिए है भनेर यसरी चाहिँ फोन गर्यो मैले बाबामालाई सुनाएँ बाबामा खुसी हुनुभयो र गाउँलेलाई भोज खुवाउने तयारी गर्न थाल्नुभयो घरको एउटा खसी काटेर छिमेकीलाई ल आज घर पैसो खान आउनु है भनेर खबर गरौँ साँझको छ बजीतिर दाजुले भाउजू लिएर आइपुग्यो गाउँलेहरूको भिड थियो कस्तो छ केटी जाउँ न हेरौँ कस्तो छ भनेर हेर्न आतुर थियो र गाउँलेहरूको भिड थियो दाजु भाउजू आइपुगेपछि घरमा बुहारी भित्राउने काम भयो र भोज चलायो मासु र रक्सी पनि खुब चलायो सबले खायो साँझ परेपछि गाउँको साथीहरू हामी दाजुभाइ बसेर खुब रक्सी र मासु खायौँ र अरू बेला पनि हामी तास खेल्थ्यौँ साँझमा र त्यो दिन पनि साथीहरू चाहिँ तास खेलौँ भनेर तास खेल्न थाल्यौँ दाजु पुरै झ्याप भएर सुत्न भने भित्र ओछ्यान लाग्यो साथीहरू के के भनेर जिस्याउँदै थियो ह्या त्यसरी नजिस्क्या भन्दै दाजु चाहिँ सुत्नलाई भनेर कोठातिर लाग्यो म भने मासु रक्सी खाँदै तास खेल्न थालेँ कति साथीहरू तास खेल्न पालो पर्खेर बसिरहेको थियो घरको सबै सुतिसकेको थियो दाजु भाउजू एउटा कोठामा र हाम्रो बाआमा चाहिँ अर्को कोठामा धेरै तास खेलेपछि मलाई पनि निन्द्र लाग्यो अलिअलि रक्सीले पनि मातेको म पनि सुत्नु भन्दै दाजु भाउजू भयो कोठामा गएँ भुइँतले घर थियो हाम्रो ओछ्यानमा दाजु भाउजू मस्त सुतिरहेको थियो दाजु रक्सीले लट्ठु भएर लम्पसार थियो भाउजू पनि सुतिरहेको थियो अरू बेला दाजुभाइ सुत्ने ओछ्यानमा भाउजू थपिएको थियो म कहाँ सुतौँ कहाँ सुतौँ भयो राति हुँदो साथीहरू तास खेलिरहेको म पनि त्यहीँ गएर ओछ्यानमा लडेँ भाउजू बिचमा पऱ्यो म भाउजूलाई केही गर्छु भन्ने सोच्न चाहिँ गएको थिइनँ म पनि निधाउने कोसिसमा थिएँ तर भाउजू नै भए पनि विपरीत लिङ्गी चाहिँ आफू छेउमा सँगै सुतेको देख्दा अनौठो अनुभूति भइरहेको थियो मेरो मनले एक मनले घरिघरि हात लैजाउँ कि भन्थ्यो आ लान्छु भन्थ्यो अर्को मनले चाहिँ घरि हट हुँदैन भन्दै थियो यसो हुँदा हुँदा एक मनले जितेरै छाडे आ जेसुकै होस् भन्न थाल्यो हात लान्छु भन्न थाल्यो रक्सीले पनि मातेको जेसुकै होस् भनेर भाउजूको स्थानमै मैले हात पुऱ्याएँ र मैले च्याप च्याप समात्नु थालेँ मसार्नु थालेको भाउजूले हात च्याप्प बिस्तारै समातेर मतिरै ल्याइदियो ओहो केही पनि गर्दैन क्या हो जस्तो पनि लाग्यो कि नलैजाउँ क्या हो जस्तो पनि लाग्यो मैले फेरि पनि हात लगेँ र भाउजूको स्थान फेरि च्याप्प समातेर मसारेँ एक दुई पटक मसार्ने बित्तिकै फेरि पनि च्याप्प हात समातेर त्यसै गरी मतिर ल्याइदियो अँध्यारोमा त्यो माथि अलि रक्सी लागेको बेला मलाई त झन् आँट आयो कता कता आनन्द मजा पनि लाग्न थाल्यो मैले फेरि पनि हात लागेँ अनि च्याप्प सामातिर मसार्न थालेँ अलिअलि मसार्न पाएँ फेरि पनि भाउजूले हात मतिरै ल्याइदियो फेरि लगेँ मसारेँ गरेपछि यसो गर्दा गर्दा भाउजूले मेरो हात फाल्नै छोडिदियो र दाजुतिर टाँसेर सुत्न थाल्यो मैले फेरि पनि हात लगेर मसारेँ त्यो पछि त त्यसो गर्दा गर्दा गर्दा भाउजूले मेरो हातै छोडिदियो मतिर हात ल्याउनै छोडिदियो त्यहाँदेखि मेरो पालो हात लगेर चाहिँ भाउजूको स्तर चाहिँ मजाले च्याप च्याप समातेर चाहिँ पुटुक पुटुक परेको मजाले खेलाउन थालेँ मसार्नु थालेँ मसाल्दा मसाला त्यहाँ हात फाल्नै छोड्यो म बेस मसारेँ ब्रा भित्रै हात लगाइ लगाइ चाहिँ मसार्नु थालेँ मसार्दा मसार्दा मसाला गरेँ भाउजू मतिर फर्किएकै थिएन अलिक पर थियो दाजु छेउमै टाँसिएको थियो मैले अलिकति आफूतिर ताने जस्तो गरेको भाउजू अलिअलि भए पनि सर्यो त्यसपछि मजाले झन् मुठीभरको भाउजूको स्थान चाहिँ मजाले खेलाएँ च्याप च्याप समातेँ घरि जाँड निचारे जस्तो निचारेँ घरि बिस्तारै सुमसुमाएँ त्यसरी खेलाउँदा खेलाउँदा खेलाउँदा त्यहाँदेखि भाउजूको स्थानबाट ढाँडतिर घाँटीतिर सबतिर हात लगेँ सुमसुमाएँ सबैतिर सुमसुम्याएको मलाई त जता लगे पनि च्याक्कै छोडिदियो मलाई त रक्सीले छोड्दै पो जान थाल्यो दाजु छ तर पनि मस्त थियो रक्सीले भए पनि के गर्नु भाउजूले पुरै ज्यान छोडिदिरहेको थियो दुध मसार्ने सुमसुम्याउने गर्दा गर्दा मेरो लिङ्ग उठेर सही नसक्नु भइसकेको थियो सही नसक्नु भएको बेलामा दाजु न साजु रक्सीले लागेको मेरो पालो चढे भाउजूमाथि भाउजूले पनि पुरै ज्यान छोडिदिएको थियो लुगा खोलिदिएँ टी सर्ट मासतिर सारेर दुइटा टुक्क परेको स्थान चाहिँ खेलाउँदै आफ्नो रन केको लिङ्ग चाहिँ भाउजूकोमा लगेर लम लम छिराएँ भाउजू पनि दाजुतिर हेर्दै मलाई छिराउनु दिइरह्यो घरिघरि दाजु निन्द्रामा चल्दा मलाई ठेली पठाउँथ्यो र आफ्नै ठाउँमा आउँथेँ भाउजू दाजुतिर फर्किन्थ्यो र मैले पछाडिबाट लम लम छिराउँथेँ सत्र अठार वर्षको उमेरमा पाएको मैले रातभर एकपटक पनि आँखा झिमिक्क नगरी नयाँ भाजुलाई आउने रातभर रातभर सम्भव गरेँ घरि माथिबाट घरि पछाडिबाट खै के सोच्यो भाउजूले पनि मलाई मजाले दियो तर त्यो अरू जस्तो अँ चाहिँ गराएको थिएन मैले वाम्ती वाम छिराएँ मैले हान्नु हाने यतिसम्म हानेछु नि भोलिपल्ट पेटको कोखा नै दुख्यो मैले त सोचेँ दाजुले थाहै पाएको छैन भनेर मैले बिहान पखसम्म हाने गर्नु त गएन कति हाने हाने बिहान प पछाडिबाट भाउजूलाई छिराएर भ्याएपछि भाउजूले लुगा लगाउने बेलामा दाजुले थाहा पाएछ लुगा लगाएको दाजुले देखेछ त्यसपछि उज्यालो भयो धन्न दाजुले मलाई केही पनि भन्नु भएन भनेन तर भाउजूलाई भने तिमी यहाँबाट गइहाल म पुर्याउँदिनँ मैले सबै थाहा पाएँ भाउजूको शरीर भाउजूको शिर पुरै निहुरेको थियो बाबामालाई होइन के भन्छ यो किन जा भन्छ भनेर दाजुलाई कराउँदा जा दाजुले भन्यो भाइसँग सुतिरहेको थियो क्या आमा मलाई त कस्तो डर डर पनि लाग्यो आमाले सोध्यो हो बुहारी के भन्छ म के सुन्छु यो अचम्म भनेर तर भाउजूले एक शब्द केही पनि बोल्नु सकेन र गाडी चढाएर भाउजूलाई पठाइदियो यसरी चाहिँ मैले दाजुले ल्याएको पहिलो रात नै नयाँ भाउजूलाई दाजुले उद्घाटनै नगरी मैले चाहिँ भरपुर मजा गरेको थिएँ यो घटना कस्तो लाग्यो कृपया कमेन्ट गर्न नबिर्सिनुलाई